पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता सरकारको नयाँ आर्थिक वर्षको बजेट आगामी उनातिस गते आइतबार सार्वजनिक हुने भएको छ असार उनातिस गते संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डाक्टर रामचरण महतले बजेट भाषण गर्नुहुने भएको छ बजेट घोषणा हुने दिन दिउँसो चार बजे अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख सुभाष चन्द्र नेगमाङले सभासदहरूसँग आग्रह गर्नु भएको छ केही दिन अगाडि घोषणा गरिएको सरकारको नीति तथा कार्यक्रममा केही थपघट गरी बजेट बनाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ स्रोतका अनुसार अहिलेसम्म बजेटका केही प्राविधिक काम बाहेक अरू सबै काम सम्पन्न भइसकेको छ आगामी बजेट करिब छ छ खर्ब हाराहारीको हुने बताइएको छ सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि आज सार्वजनिक गरेको छ आजको व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको हो आर्थिक सर्वेक्षण अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपी अर्थात आर्थिक वृद्धि दर पाँच दशमलव दुई प्रतिशतले बढेको देखाइएको छ मौसमी अनुकूलता लगानीको वातावरणमा सुधार तथा समयमै बजेट आएका कारणले आर्थिक वृद्धि दर उच्च भएको सर्वेक्षणमा उल्लेख गरिएको छ सरकारले यो वर्ष पाँच प्रतिशतको हाराहारीमा कुल गार्हस्थ उत्पादन बन्ने प्रक्षेपण गरेको थियो चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर छ वर्ष यताकै उच्च अनुमान गरिएको छ चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान घटेको छ भने सेवातर्फको योगदान बढ़ेको छ अघिल्लो वर्ष आर्थिक वृद्धि दर तीन दशमलव पाँच प्रतिशतको हाराहारीमा मात्रै थियो मुलुकको समग्र आय भने दुई खर्ब एकसठी अर्ब रूपैयाँले बढ़ेको छ कुल राष्ट्रिय आय भने प्रचलित मूल्यमा उन्नाइस खर्ब छैसठी अर्ब सात करोड़ रूपैयाँ पुगेको प्रक्षेपण गरिएको छ प्रधानमन्त्री सुशील कोइरालाको अन्तिम रेडियो थेरापी पनि सकिएको छ नेपाली समयअनुसार राति प्रधानमन्त्रीको अन्तिम रेडियो थेरापी सकिएको सँगै रहनुभएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभएको छ अब केही दिनको आरामपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कनुहुने बताइएको छ तर मिति भने तय भइ नसकेको योगीले बताउनुभयो रेडियो थेरापीपछि प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले जानकारी दिनुभएको छ फोक्सोमा दाग देखिएपछि उहाँ गत असार दुई गते उपचारका लागि अमेरिका जानु भएको हो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले अध्यक्ष पदका लागि आ आफ्नो मनोनयन दर्ता गराउनु भएको छ वरिष्ठ नेता नेपालको प्रस्तावकमा नितेश नितिश नन्दन मिश्र र समर्थकमा राजकुमार भट्टराई रहनु भएको छ ओलीको प्रस्तावकमा कृष्ण गोपाल श्रेष्ठ तथा समर्थकमा राजन भट्टराई रहनु भएको छ विधान संशोधनपछि थप भएको पदसंख्या अनुसार दुवै पक्षले पाँच उपाध्यक्ष पाँच सचिव तीन उप महासचिव मनोनयन दर्ता गराएका छन् हिजोको बन्द सत्रले विधान संशोधन विधान संशोधन प्रस्ताव पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएको हो निर्वाचन समितिले यसअघि दुई हजार एक सय छयात्तर प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको थियो उम्मेद्वारी मनोनयनका लागि बिहान दस बजेदेखि दिउँसो दुई बजेसम्मका लागि समय छुट्याइएको थियो भने उम्मेद्वारहरूको अन्तिम नामावली आज साँझ सात बजे प्रकाशित हुनेछ आज सबै मनोनयन प्रक्रिया सकिएपछि भोलिबाट मतदान शुरू हुने बताइएको छ नानगढ़ मुगलिन सड़क खण्डको घुमाउनेमा बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य दुईजना घाइते भएका छन् काठमाडौँबाट नानगढ़का लागि छुटेको बा नौ छ सात सात आठ आठ नम्बरको कार सड़कबाट झण्डै साठी मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापसी बस्ने चालिस वर्ष चीज बहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ त्यस्तै तनहु सप्तगण्डकी नगरपालिका दुई बस्ने तीस वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने उन्तिस वर्षीय सुनिल वर्षौला घाइते भएका छन् उनीहरूको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ भारत सरकारले आज आर्थिक वर्ष दुई हजार चौध पन्ध्रको वार्षिक बजेट सार्वजनिक गरिरहेको छ भारतीय संसदमा जारी बजेट भाषणमा भारतीय अर्थमन्त्री अरूण जेटलीले यो बजेटमा धेरै नयाँ विषयहरू समावेश भएको बताउनु भएको छ मोदी नेतृत्वको सरकारले ल्याएको यो बजेटबाट भारतीय जनताले पनि ठूलो आशा राखेको भारतीय संचार माध्यमले बताएका छन् प्रस्तुत बजेटमा कृषि शिक्षा यातायातका क्षेत्र प्राथमिकतामा राखिएका छन् यस वर्षको बजेटमा भारतले विदेशी लगानीलाई छब्बीस प्रतिशतबाट बढाएर उनपचास प्रतिशत पुर्याउने अर्थमन्त्री जेटलीले बताउनु भएको छ त्यस्तै गरी घरेलु तथा साना उद्योगको विकासका लागि दस हजार करोड़ विनियोजन गरिएको छ सरकारले सम्भव भएसम्म चौबिस घण्टा नै विद्युत उपलब्ध गराउने जनाएको छ भारत र पाकिस्तान बीच चल्दै आएको काश्मीरी सीमा विवादबाट विस्थापित भएकाहरूको लागि पाँच करोड़ छुट्याइएको छ भने राष्ट्रिय राजमार्गको निर्माणका लागि सैतिस हजार करोड़ भन्दा बढ़ी बजेट विनियोजन गरेको छ त्यस्तै पाँच लाख भूमिहीन किसानलाई आर्थिक सहयोग दूषित नदीको सरसफाई लगायतका सामाजिक क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ पछिल्लो समयमा राष्ट्रिय र सीमा सुरक्षाका बारे चासो राख्दै आएको भारतले सुरक्षा क्षेत्रका लागि दुई लाख उनातिस हजार करोड़ बजेट विनियोजन गरेको छ बढ्दो ग्यास अभाव कम गर्न पन्ध्र हजार किलोमिटर अतिरिक्त ग्यास पाइपलाइन बिछ्याउने र कृषि क्षेत्रको विकासका लागि अनुदान सहित कृषकहरूलाई ऋण वितरणका लागि आठ लाख करोड़ उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ बजेट प्रस्तुत गर्ने क्रम अहिले पनि जारी छ र अन्तमा खेल समाचार ब्राजिलमा जारी विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र जर्मनी भिड्ने भएका छन् आज बिहान सकिएको खेलमा नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा चार दुई गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले जर्मनसँगको उपाधि भिडन्त पक्का बनाएको हो उपाधि भिडन्त आइतबार हुनेछ सेमी फाइनलमा पराजित भएका नेदरल्याण्ड्स र ब्राजिल तेस्रो स्थानका लागि शनिबार खेल्ने भएका छन् अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित र थपिएको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो हाउस त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको